हिमालयमा हिउँ पर्यो हिउँदैमा हातको सिधो छ सिउँदैमा कुर्कुरमा कुर्को आले पुरमाले पुर मायातिरै आले पुर माया बारेमा फुल फुल्यो लरेलाई जान्छ नि जोमा आउँदैन बारीलाई भालु भालुमा लाग्दैछ मलाई माया तिम्रो आस लाग्दैछ मलाई माया तिम्रो आस हिमालयमा हिउँ पर्यो हिउँ सेतै कि आउने कि आउँछु म त्यतै हो नि हुन त मायालाई सम्झेर रुन्छ नि मन्त मायालाई सम्झेर रुन्छ नि मन्त कसैमा घुम्यो पान पानी जाउँके बसौँ भइसक्यो मान पानी गैरी सिमलका आउँछु मङ्गलबार माया नमस्कार